बाहिर पनि तिमीलाई भन्न मैले सकिन चाहिर पनि तिमीलाई भन्न मैले सकिन मनको कुरा खोलेर बोल्न मैले सकिन कसरी भनौँ कसरी सम्झौ मनको बेथा कसरी तिमी सामु बेसौ चाहेर पनि तिमीलाई भन्न मैले सकिँदा छ सधैँभरि मुटु मेरो तिम्रै निम्ति थर्किरहन्छ सधैँभरि आँखाभरि तिम्रै तस्बिर छल्किरहन्छ सधैँभरि मुटु तिमीलाई मुटुको धर्कन तिमीलाई जीवनको हरेक सास मायालु तिमीलाई चाहेर पनि तिमीलाई भन्न मैले सकिनँ जान्छ सधैँभरि जीवन मेरो तिम्रै निम्ति तटिरहन्छ सधैँभरि तिमी नै हो मेरो संसार साथ दिनु सधैँभरि मेरो बिहानी तिमी नै रातो जुन पनि तिमी नै जीवनको दुःख सुख प्रिय सिए तिमी नै चाहेर पनि तिमीलाई भन्न मैले सकिन चाहेर पनि तिमीलाई भन्न मैले सकिन मनको कुरा खोलेर बोल्न मैले सकिन कसरी हनुहुमा कसरी सम्झौ मनको बेथा कसरी तिमी साबु रिसौ पनि तिमीलाई भन्न मैले सकिन चाहिरा पनि तिमीलाई भन्न मैले सकिन चाहिरा पनि तिमीलाई भन्न मैले सकिन